सयौँ सहेर अझै पनि जिउँदै छु म हेर पहिलेको फुलसरी झर्न सकिन अभगियो कर्म हरेको मान्छे हेर अझै पनि जिउँदै छु म हेर उहिलेको फुलसरी झर्न सकिन अभागियो कर्म हरेको मान्छे मर्न सकिन सपना नि देख्दिन गति बुट मर्दियो नलाग्दै बतिलो पहिलेको फुलसरी झर्न सकिन अभगियो कर्म देख्दिन कतिलो बोटमा देउ नलाग्दै बतिलो पहिलेको फुलसरी झर्न सकिन अभगियो कर्म हरे Música तिमीलाई सम्झि रोइरहेछु सारी भयो माया अनौठो कहानी पहिलेको फुसारी झर्न सकिन अभागियो कर्म हारेको मान्छे हो मर्न किन रोइरहेछु सानी भयो माया अनौठो कहानी अहिलेको फुलसरी झर्न सकिन अभागी यो कर्म